मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छु र यदि तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने हामीले दुईवटा टेलिफोन नम्बर पनि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्पर इन्जोयमा तपाईँ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथी राख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर प्रोग्राम जटफर इन्जोय लिएर हामी हरेक दिन आउने गर्छौँ बिहान एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासमा र मलाई प्राविधिक मित्र रिजनजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको तपाईँको आफ्नै साथी दिवस मगेर कार्यक्रममा हामी मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर आएर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गर्छौँ आएको त्यो थकानलाई थोरै भए पनि परे राख्ने कोसिस गर्छौँ तपाईँ भर्खर क्याम्पसबाट पढेर घर आउँदै हुनुहुन्छ होला रेडियो ट्युन गरेर सुन्दै हुनुहुन्छ होला यदि तपाईँलाई कार्यक्रममा आउन मन लागेको छ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने हामीले दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ यदि तपाईँसँग कुनै प्रतिभाहरू छ भने पनि हामीलाई सुनाउन सक्नुहुनेछ तपाईँ गजल भन्न चाहनुहुन्छ कुनै पनि व्यक्तिको क्यारेक्टर केसर गर्न चाहनुहुन्छ यदि तपाईँले कविताहरू लेख्नु भएको छ गीत गाउन मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि पनि तपाईँको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ आफ्नो आफन्त घर परिवारदेखि टाढा गएर बस्नु भएको छ सम्झना सन्देश राख्न मन लागेको छ आफ्नो आफन्त प्रियजन मित्रहरूलाई पनि भने सम्झना सन्देश राख्नको लागि पनि दुईवटा टेलिफोन नम्बर हामीले तपाईँको लागि खुल्ला गरिराखेका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 उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम चाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी शहर Sauraha Chowk better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कूटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चौक टाढी चितवन फोन नम्बर शून्य पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नङको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy store हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर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 इन्जोय मलाई प्राविधिक मित्र रिजनजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै आफ्नो साथी दिवस मगर कार्यक्रम जस फर इन्जोयमा तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ यदि तपाईँ गजल भन्न चाहनुहुन्छ मुक्तक भन्न चाहनुहुन्छ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न गर्न चाहनुहुन्छ यदि तपाईँ गाउन चाहनुहुन्छ भने पनि कार्यक्रम आउन सक्नुहुनेछ यदि तपाईँ आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ प्रोग्राम जस्ट इन्जेमा तपाईँलाई मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर थोरै भए पनि आनन्द दिने कोसिस गर्छौँ तपाईँको त्यो थकानलाई परे राख्ने कोसिस गर्छौँ हामी कार्यक्रम जस्ट फर इन्जोयमा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुन्छौँ कार्यक्रम जस्ट फर इन्जोय सुन्दै गर्नुहोला यो रीतिलाई हामीले साथी हो माया गाउँ झुमौ र सँगसँगै नाच्छ साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट एनजेमा प्रोग्राम जस्ट एनजेमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र रिजन्तीले इसारा गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा सम्पर्क विच्छेद भएर गइसक्नु भएको छ प्रोग्राम जसप्रो प्रो तपाईँलाई पनि आउन मन लागेको छ दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ यदि गजल चुटकिला मुक्तक भन्न चाहनुहुन्छ र आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न गर्नुहुन्छ र गाउन चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ यदि मनपर्ने तपाईँलाई गीत रोज्न चाहनुहुन्छ भने पनि कार्यक्रममा पाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार रामबाटी को बोल्दै हुनुहुन्छ मकवानपुरबाट निर्मल थिङ हजुर दादा निर्मलजी धेरै दिनपछि आउनुभयो नि त तपाईँ त हजुर धेरै दिनपछि आउनुभयो नि त भनेको मैले तपाईँको आवाज सुनेको दादा निर्मलजी तपाईँ धेरै दिनपछि आउनुभयो नि त हाम्रो पनि सबै सबै ठिक छ अनि आज हाम्रो लागि के लिएर आउनु भएको छ हजुर आज हाम्रो लागि जसपुर इन्जोयमा के लिएर आउनु भएको छ भनेको मैले सुनाउन सक्नुहुनेछ हुन्छ हुन्छ निर्मलजी एउटा मिठो सायरी सुनाउनु भयो कार्यक्रममा आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा यति बेला मकनपुरबाट निर्मल थिङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू रोज्न सक्नुहुनेछ गजल चुर्किलाहरू पनि सुनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो थोरै प्राविधिकमा गडबड देखाएको कारणले हुनसक्छ कहाँबाट कहाँबाट हुनुहुन्छ तपाईँले हाम्रो आवाज सुनि सुनिराख्नु भएको छैन राम्रो सम्बन्ध सुनेपछि किरकिर किरकिर आइरहेको छ तर म एउटा गजल भन्न चाहन्छु अनि सम्झाउन चाहन्छु है तपाईँ हाम्रो कार्यक्रममै हुनुहुन्छ जसप्र इन्जयमा हजुर सुनाउन सक्नुहुनेछ तपाईँको गजल ल म सुनाउँछु अलिक चाँडी बजारकै बारेमा हो अनि म आफ्नो परिचय अन्त्यमा दिन्छु है मेरो परिचय हुन्छ सुरु गर्नुहोस् एक दिन होला रमाइलो रत्ननगर टाढी एक दिन रमाइलो एक दिन होला रमाइलो रत्ननगर टाढी भन्दा भन्दै फुल्न थाल्यो मेरो कपाल जुङ्गा दारी जसलाई सोध्यो उसले भन्छ हुँदैन विकास जसलाई सोध्यो उसले भन्छ हुँदैन विकास पार्किङ नै छैन पार्किङ नै छैन कहाँ रोक्ने मोटर बस गाडी भन्दा भन्दै फुल्न थाल्यो मेरो कपाल जुङ्गा चारी खोज्दै हिँड्यो भन्या जस्तो पाइँदैन कुनै सामान खोज्दै हिँड्यो भन्या जस्तो पाइँदैन कुनै सामान नारायणघाट जानै पर्छ गतिलो किन्न साडी भन्दा भन्दै फुल्न थाल्यो मेरो कपाल जुङ्गा दारी ए हजुर पहिले पहिले पाइन्थ्यो अहिले पाइँदैन ए हजुर पहिले पहिले पाइन्थ्यो अहिले पाइँदैन माटोको पानी राख्ने गाग्री अनि मकै भुट्ने हाँडी भन्दा भन्दै फुल्न थाल्यो मेरो कपाल चुङ्गा दारी एकनाथले सलल बग्ने लौरी घोल खोला एकनाथले सलल बग्ने लौरी घोल खोला खोलाको वरपर देखिन्छ फोहरै फोहोर झाडी भन्दा भन्दै फुल्न थाल्यो मेरो कपाल जुङ्गा दारी त्यो अनुहार देउता जस्तो काम दानव जस्तो त्यो अनुहार देउता जस्तो काम दानव जस्तो कसलाई के भन्ने भन्छ यो तिलक अधिकारी एक दिन होला रमाइलो रत्नगर टाढी यति नै हो अन्तिम तिलकजी हजुर केही पनि सुनेको छैन म सम्झाउन चाहन्छु है विशेष गरी रत्नगर बास बासी तिलक अधिकारी भने जो जसले चिन्नुहुन्छ उहाँहरूलाई धेरै धेरै सम्झना भन्न चाहन्छु यति नै हस्त हुन्छ तिलकजी अहिले छुट्टिन्छौँ नमस्कार यति बेला तिलक अधिकारी हुनुहुन्थ्यो रत्नगरबाट आउनुभएको थियो आफ्नो मिठो गजल हामीलाई पेस गरेर गइसक्नु भएको छ र प्राविधिकमा थोरै गडबड देखाएको छ भनेर पनि हामीलाई सल्लाह सुझाव दिनु दिइराख्नु भएको थियो यदि तपाईँ पनि यस्तै गजल चुटकिला सुनाउन चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ र भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ भनेर प्राविधिक मित्र रिजन्जीले इसारा गरिराख्नु भएको छ आइतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम फर निजेको एपिसोडलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मकनपुरबाट निर्मल थिङ रत्नगरबाट तिलक अधिकारीले फोन गर्नुभएको थियो उहाँले मिठो गजल हामीलाई सुनाएर जानुभएको थियो यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेट र मोबाइल सेटसम्म पुर्याउने साथ दिने प्राविधिक मित्रका लागि रिजनजीप्रति निकै नै आभारी छु भन्दै तपाईँको आफ्नै साथी म दिवस मगर पनि जस्ट एउटा मिठो साङ्गीतिक आवाजलाई छोड्दै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार